सानो छोरछोरी हुन्छन् पहिले प्रथम दुई लाख ढाई लाख जति ऋण लाओ बुढाको पाल्पा लैयो अनि पाल्पा लोइसकेपछि रिडी ल्याएर जलाइयो मलामीहरू खुवाइयो अनि गाउँमा आइयो गाईमा आइसकेपछि अनि अब तिस चालिस हजार रुपियाँ लायो अर्का खुट्टा गरेको त्यस्तै त के के गरे अहिले छोराहरूले त अब पढेर पढिसकेपछि विदेश गयो विदेश गइसकेपछि केही दुःख टारिरहेछ अनि घर बनाउनु भयो हजुर घर बनायौँ अनि एउटा घडेरी ल्याए किन ढाँट्नु र कान्छा छोराले हिजो पुर्कोट दहमा ठुला छोराहरूले पेडवेरी पढ्न पाएनन् अहिले कान्छा छोराले तमस पढ्दैछ अनि मैले पनि प्रशस्तै सम्पत्ति भइरहेछ अहिले आयोजन पनि जोड्या छन् अनि त्यति साह्रै दुःख छैन जान पनि भइसक्या छन् प्रशस्तै भोकै पर्ने अवस्था पनि आयो आयो दुख त अलिक पर्यो के भनौँ भोकै भनेर त भोकै हिँड्न त दिएन अलिक टाठी थिएँ गाउँमा ऋण कर्ज पनि पाइयो ऋण कर्ज पाउँदाखेरि ल्याएर खाना लाउन त पेड त्यहाँ कसैले एउटा कोही थलथाङ्रो दिएका पनि धुलाइ गरेर फेरि ले है तानले ल्याइदियो जाँ त होइन त्यो जाँ साले लिएर धोइदिएर तुरन्तले भन्ने अवस्था पनि आयो अहिले जोगियो गाउँमा नलागेका जाँ मेरा छोराले लायो जगत हिजो त्यही छोरासँग दिनभरि खेत रोपेको हिलासितको जाँगे मारेर लै जाएँ अहिले मेरा छोराले उनीका सामुन्ने प्रगति गरेर त्यस्ता भन्दा डबल टेबल जाएँ यो देशै नेपालकै नलाउने जाँ लाए अहिले त्यति साह्रै दुःख छैन अहिले कम आए त्यही सालमा डेढ दुई लाख एक भाइको दुई लाख ढाई लाख खानु पर्यो तनखाले चाहिँ साह्रै राम्रो छैन त्यही भए पनि दुःख हाम्रो टाढो कम्पनी काम भने त सिप भए राम्रै कम्पनी पर्छ गर सिप नभए लेबर यहाँ त हो जाने दुखीको समाधान कहाँ गएर के हुन्छ जेठा कहाँ जेठा दुबई कति तिरेर गएको जाँदाखेरि त्यही एक लाख बिस नख लान्छ एक लाख बिस हजार सबै कार्ड माइलालाई पनि लागेको एकतिसमा पठाइ सबै टोटल मेरो छोराहरू दुई भाइ जाँदाखेरि साढे सात लाख बुढाको अनि मेरो घर परिवार ठुला छोरा बिहार्दा अनि छोराहरू विदेश जाँदा तिरे एकै वर्षमा डेढ वर्षमा सके एकै वर्षमा पुरा टोटल गरेँ अहिले त सालमा हामीले डेढ लाख जति खर्च छ हाम्रो घरमा कपडा किन्ने खाने भैँसी किन्ने चिनी चापत्ती यता त्यता पढाइ सालमा बिस पनि नहुन्थ्यो होला अहिले कसरी भन्नुहोस् त अहिले हाम्रो खर्च बढ्यो छ नि म हिजो तिनवटा छोरा र म चारजना परिवार थियौँ अहिले हामी नौजना परिवार छौँ कान्छा छोराले त मसँग पढ्छ दुइटी भएर सुत्केरी भए नाम के जीवन चन्द भनेपछि अब मैले त्यही हो अझै पनि म बुढीलाई हजुर अहिले ठिकै छ भनौँ अहिले ठिकै छ यही हो कति कति पढेका छोराहरूले माइलाले नौ पर्यो हा ठुलाले यसरी कान्छाले अहिले छ के भन्छ आजभोलि त पिर्न गर्न सामा के भन्छ अहिले त बसेर खानु सामा हुन्छ मेरा नातिहरू र छन् तिनी नाति हेरेर बस्छु अनि ड्युटी बुहारीहरूले काम गर्दैन हामी धेरै दुःख गर्न सक्दिनँ आफ्नै मनको पीडा छ मलाई अनि हिजो मनको पीडा थिएन म दुखी रोग थिएन मलाई दुखी थिइनँ मेरो जिउ निर्गो थियो म झ्यासै थिएँ खुसियाली पनि थिएँ अहिले यतिखेर रोगी हुँदाखेरि मेरो मन दुखी छ हिजो तपाईँ त यस्ता गहना पनि थिएन अहिले त गहना नै नै गहना भन्ने मसँग केही पनि थिएन अहिले त नाखामा छन् छन् अहिले ड्युटी बुहारीहरूको छन् अनि मेरा छन् थोरै थोरै हेर्दैन मेरा त त्यति विदेश गएपछि तपाईँको दिन फर्के अलि हजुर बेसरी दिन हुन् दिन हुन् भन् अब यस्तै रहेछ आफूले खाइ नखाइ छोरा हुर्काएर मारुवा मुलुकमा गएर अनि अर्काको आमाको सेवा गरेर आफूले सुख पाइहाल्छ यति मनको दुःख के छ मारुवा मुलुकमा गयो आफ्नो नेपालमा केही रोजगारी पाइने भए पर आफ्नो छोराले यहीँ गर्दा हुन् कुनै दिन भेट्न जाँदा उमेर कैद गरेर बसियो यही छ छुट्टी पाएर भए दसैँमा देउलीमा यही छ फेरि आए एकचोटि त पोहोर साल दुई भाइ आएर एक जिल्ला छोडेर गए दुइटा नाति जन्मिया